निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयं पार्टी प्यालेस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ समाचार कक्षबाट म सम्झना अब खबर विस्तारमा पोखराबाट मुस्ताङको जोमसुमोडीको विमान दुर्घटना भएको छ नेपाल एयरलाइन्सको नाइन एनएबीओ विमान जोमसुमको पोथाङ्गा विमानस्थलमा अवतरण गर्ने क्रममा बारमा ठोकिएर काली गण्डकी नदीमा खसेको हो हो दुर्घटनामा चालक सहित आठजना घाइते भएका छन् विमानमा दसजना नेपाली र आठ जापानी गरी अठारजना यात्रु थिए उनीहरूको जोमसोममा नै उपचार गरिएको छ नेपाली सेना सशस्त्र प्रहरी नेपाल प्रहरी र स्थानीय बासिन्दाले यात्रुहरूको उद्धार गरेका थिए विमान अवतरण गर्न लाग्दा धावन मार्गमा टायर पन्चर भएपछि दुर्घटना भएको हो दुर्घटनाबाट विमानको अगाडिको भागमा क्षति पुगेको छ चितवनको भण्डारामा बाह्र वर्षीय बालिकामाथि जबरजस्ती करणी भएको छ दोलखा काभ्रे गाविस चार स्थायी घर भई पूर्वी चितवनको दोखला काभ्रे गाविस चार स्थायी घर भई पूर्वी चितवनको खैरेनी छमा डेरा गरी बस्ने परिवर्तित नाम अन्ठानब्बे ककेती बालिकामाथि बसका चालक र सहचालकले गत वैशाख एकतिस गते जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ नातिन ख दुई आठ पाँच छ नम्बरको मिनी बस चालक चितवन भण्डारा नौ बस्ने वर्षका इन्द्र मणि खरेल र सोही मिनी बसका सहचालक मकवानपुर बसामाडी स्थायी घर भई हाल भण्डारा आठ बस्ने वर्ष उनातिसका कुमार थापा मगरले ती बालिकालाई ललाइफकाई भण्डारा नौ स्थित मकेबारीमा बेलुका साढे सात बजेतिर जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्य खैरेनीका प्रहरी निरीक्षक रमेश पण्डितले जानकारी दिनुभयो जबरजस्ती करणी गरी फरार रहेका व्यक्तहरूलाई मंगलबार राति खोजी गर्ने क्रममा पक्राउ गरी जिल्ला अदालत चितवनबाट म्याथप गरी कार्यवाही प्रक्रिया अघि बढेको प्रहरी निरीक्षक पण्डितले बताउनुभयो चुनाव सम्बन्धी ए एनएमका विषयमा छलफल गर्न आज उच्च स्तरीय राजनैतिक समितिको बैठक बस्दैछ दिउँसो नयाँ बानेश्वरमा बस्ने समितिको बैठकमा चुनाव सम्बन्धी ए नियमनमा देखिएको विवाद समाधान गर्ने विषयमा छलफल हुन लागेको हो निर्वाचन क्षेत्र निर्धारण आयोग राजदूत नियुक्ति राष्ट्रिय योजना आयोगका पदाधिकारीको नियुक्ति लगायतका विषयमा पनि बैठकमा छलफल हुने नेताहरूले बताएका छन् दिउँसो बैठक बस्ने भने पनि समय भने तय भइसकेको छैन उच्च स्तरीय राजनैतिक समितिमा एकीकृत नेकपा माओवादी नेपाली कंग्रेस नेकपा एमाले र मधेसी मोर्चाका प्रतिनिधिहरू छन् पाले पालो संयोजक हुने नियमअनुसार जेठ महिना लागेपछि एमाले अध्यक्ष झलनाथ खनाल समितिको संयोजक भएको छ अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले राजनैतिक भेटवार्तालाई जारी राख्नु भएको छ हिजोसम्म प्रमुख दलका नेताहरूसँग परामर्श गर्नुभएका अध्यक्ष रेग्मीले आजबाट पूर्व प्रधानमन्त्रीहरूसँग छलफल गर्ने तयारी गर्नुभएको छ आज राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा र मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरूसँग अध्यक्ष रेग्मीले छलफल गर्दै हुनुहुन्छ प्रमुख दलहरूसँगको छलफलबाट आएका सुझावलाई आधार बनाएर थापा र यादवसँग छलफल हुने रेग्मीको निजी सचिवालयले जनाएको छ फोरम नेपालका अध्यक्षसँगको छलफलमा सरकारी वार्ता टोलीका सदस्य पनि सहभागी हुनेछन् यसैबीच नेपाल सरकार मन्त्री परिषदको नियमित बैठक आज बस्दैछ अहिले केही बेरमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्य दरबारमा बस्ने बैठकमा मन्त्री परिषदका अध्यक्षले विभिन्न दलका शीर्ष नेताहरूसँग गरेको छलफलपछि आएको निष्कर्षका आधारमा निर्वाचनको मिति घोषणा तथा विवादित निर्वाचन ऐन लगायतका विषयमा छलफल हुने अध्यक्षको सचिवालयले जनाएको छ राष्ट्रिय महिला आयोगको टोलीले आगामी संविधान सभामा महिला सहभागिताका विषयमा शीर्ष नेतृत्वलाई दबाव दिइरहेको छ हिजो एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष झरनाथ खनालसँग भेट गरेको टोलीले बिहान कंग्रेस सभापति सुशील कोइरालासँग भेट गर्दैछ अहिले केबेरमा हुने भेटमा आगामी संविधान सभाको निर्वाचनमा महिलाको सहभागिता महिला मैत्री निर्वाचन यिनका विषयमा छलफल हुनेछ महिला आयोगको टोलले परिणाममा नै तेत्तिस प्रतिशत महिला आउने व्यवस्था गर्न कम्तीमा तेत्तिस प्रतिशत महिला सहभागिता नभएको राजनैतिक दललाई चुनावमा भाग लिन नमिल्ने व्यवस्था गर्न महिला हिंसा गरेर दोषी ठहरेका व्यक्तिलाई उम्मेद्वार हुन दिन नहुने माग गरेको छ भेटमा आयोगका तर्फबाट ज्ञापन पत्र बुझाउने आयोगले जनाएको छ जेठको नौ दस र एघार गते हुने स्थायी शिक्षकको लिखित परीक्षाको लागि परीक्षा केन्द्र निर्धारण गरिएको छ देशभर एक हजार आठ सय सडचालिसवटा केन्द्र निर्धारण गरिएको शिक्षक सेवा आयोगले जनाएको छ प्राथमिकका लागि नौ निम्न माध्यमिकको लागि छ र माध्यमिकको लागि दुई सय बाहन्नवटा परीक्षा केन्द्र तोकिएको आयोगका प्रशासकीय प्रमुख खगेन्द्र प्रसाद नेपालले जानकारी दिनुभयो सबैभन्दा बढी काठमाडौँमा र सबैभन्दा कम मनाङमा परीक्षा केन्द्र निर्धारण गरिएको छ आयोगले नौ गते माविको दस गते नेमा र एघार गते प्राविको लिखित परीक्षा लिँदैछ परीक्षा दिउँसो दुई बजेदेखि पाँच बजेसम्म सञ्चालन हुनेछ यसैबीच परीक्षाको सबै तयारी पूरा भएको आयोगले जनाएको छ परीक्षाको लागि आवश्यक परे उत्तर पुस्तिका प्रश्नपत्र निर्देशिका लगायतका आवश्यक सामग्री जिल्ला जिल्लामा पठाइसकेको आयोगका प्रशासकीय प्रमुख नेपालले जानकारी दिनुभयो महासिन नामको सामुद्रिक आदिको खतरा बढेपछि बंगलादेश भारत र म्यानमारको तटीय क्षेत्रका लाखौं नागरिक विस्थापित भएका छन् बंगलादेशमा मात्रै दस लाख जनाले आफ्नो घर छोडेका छन् संयुक्त राष्ट्रसंघले आँधी आउने सम्भावना कम हुँदै गए पनि बंगलादेश म्यानमार र पूर्वोत्तर भारतका बयासी लाख मानिस खतरामा रहेको जनाएको छ तीनवटै देशले तटीय इलाकाका आफ्ना नागरिकलाई सुरक्षित ठाउँमा सर्न आग्रह गरिसकेका छन् बंगालको खाँडीबाट उत्तर पूर्वतिर बढिरहेको आदिको कारण बंगलादेशको तटीय क्षेत्रमा दुई मिटर अग्लो लहर बढ्न सक्ने चेतावनी दिइएको छ इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज किङ्स इलेभेन पञ्जाब र दिल्ली डे डेभिल्स बीच प्रतिस्पर्धा हुँदैछ चालु सिजनमा खराब प्रदर्शन गरेको दिल्लीले उपाधि होडको सम्भावना कायम राखेको पन्जाबसँग बेलुका सभा आठ बजेपछि प्रतिस्पर्धा गर्नेछ सेमी फाइनल प्रवेशका लागि पञ्जाबले आजको समेत गरी लगातार दुई खेल जितेर अरूको खेलमा भर पर्नुपर्ने हुन्छ रोयल च्यालेन्जर्स बेङ्गलोर र सनराइजर्स हैदराबादको समान सोह्र सोह्र अङ्क छ भने पञ्जाबको बाह्र अङ्क छ बेङ्गलोरले अब एक खेल र हैदराबादले दुईवटा खेल खेल्न बाँकी छ यसअघि गैराती सम्पन्न भएको खेलमा राजस्थान रोयल्सलाई चौध रनले पराजित गर्दै मुम्बई इण्डियन्स फेरि शीर्ष स्थानमा उक्लिएको छ र युरोपा लिग फुटबलको उपाधि चेल्सीले जितेको छ बुधबार राति भएको फाइनलमा इभानोभेसले अन्तिम मिनटमा गरेको गोलको मद्दतमा बेन्फिकालाई दुई एक गोल अन्तले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो राफेल बेनिटेले चेल्सी सम्हालेपछिको यो पहिलो उपाधि हो रोबर्ट डी माटियालाई बर्खास्त गरेपछि बेनिटेज चेल्सीको अन्तरिम प्रशिक्षक बनेका थिए उनलाई कहिले स्वीकार नगरेका चेल्सीका समर्थकले उपाधिको खुसी भने मनाएका छन् चेल्सीले उनासाठी मिनटमा फर्नाडो टोरेसको गोलबाट अग्रता लिएको थियो तर अडसठी मिनटमा ओस्कार कार्डोजले पेनाल्टी मार्फत बराबरी गोल फर्काए खेलको अन्तिमतिर पाएको कर्नटमा माटोको प्रहारमा इभानोभिसले हेड गोल गर्दै चेल्सीलाई युरोपा लिगको उपाधि दिलाएका हुन् हौस् त बिहान एघार बजेको अर्पण खबर सकियो म सम्झना बिदा हुन्छु नमस्कार यस अर्पण खबरको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जनासम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star Swayambhu